त्यसमा मिलाइदिएन भनेर मैले कुरा गरेँ क्या अनि तिनीहरूले ल ल ल ल म जान त म भनिदिन्छु भने क्या अनि म गएँ होइन अनि म गएँ अनि त्यसपछि लाइक मलाई चाहिँ क्या म चाहिँ कस्तो खालको केटी हो भने मलाई चाहिँ आफूले आफूलाई लाइक एक्सपोज गर्न एकदम मनपर्छ क्या अनि एकदमै फिटिङ टी सर्ट होइन बुब देख्ने गरेर क्या मजाको बुबु टुपुक टुपुक देख्ने गरेर त्यस्तो टी सर्ट अनि स्कर्ट अनि बाहिर ब्लेजर लगाएर गएको थिएँ क्या म चाहिँ सेक्सी भनेर होइन अलिकति इम्प्रेस त पार्नु पऱ्यो नि त होइन अनि त्यसपछि गएँ क्या म अफिसमा गएँ अनि सरले मलाई भित्र बोलाउनु भयो क्या त्यो सरको नाम चाहिँ अब्लेस थिएँ है अब्लेस हो क्या अनि सरले मलाई भित्र बोलाएन अनि अलिकति टी सर्ट तल सारेर ब्लेजर खोलेर भित्र छिरेँ क्या म चट्ट भित्र छिरेँ होइन अनि सर त मलाई हेरेको हेरे भयो क्या झन् त्यो बुढा देखेर त मलाई क्या होइन यस्तो एजिट भएर पनि यस्तो सेक्सी हुन्छ भन्ने फिलिङ मेरो भित्रैदेखि त्यस्तो फिलिङ आइरहेको थियो क्या मलाई अनि सर त मेरो बुब्सलाई क्या ताकिरहेको थियो क्या क्या ताकिरहेको थियो होइन म पनि हेरिरहेको थिएँ बुढोलाई अनि बस न भने होइन बसेँ अनि लाइक यस्तै कुराहरू भयो अनि जबको लागि राइटमा फाइनल भयो क्या अनि त्यसरी नै म लाइक स्टार्ट गरेँ म जबमा अब म अबदेखि पर्सिदेखि आउँछु भन्ने कुरा भएर अनि म पर्सिदेखि गएँ पनि होइन गएँ अनि लाइक हाम्रो राम्रो कुरा हुन्थ्यो सर पनि होइन राम्ररी जिस्की जिस्की बोल्नुहुन्थ्यो क्या लाइक अलिक फ्लड गरेको जस्तो बुढो होइन अनि बुढोलाई थाहा छ फेरि छोराको साथी हो भनेर कि त्यही पनि फ्लड गरिरहेको थिएँ अनि म पनि के कम होइन सरसँग पनि छाडा छाडै कुरा गरिदिन्थेँ क्या घरि सरको कसम क्या ला मस है भनेर के के के के भनिदिन्थेँ होइन सर्भेन्ट बस्थेँ अनि त्यसपछि मलाई टेक्स्ट नगर है म स्टोरी भनिरहेको बेला म्याचिङहरू त स्टोरी भनेर बिचमा त्यो टेक्स्ट गर्ने काम नगरे केटा अम्मा अनि त्यसपछि के भनेर मैले बिस हेर लाएँ छ्या ए अँ अनि सर मसँग सरसँग म जिस्किरहेको हुन्थेँ होइन फलो गर्दै गरेर है केटाहरू म त स्टोरी रोकाइदिन्छु नि बिचमै भन न भन त्यसपछि सरसँग जिस्किरहेको थिएँ सरले चाहिँ मलाई एक लाइक कफीको लागि डेट गर्नु कफी डेट जाउँ भनेर लाइक अफर गर्नुभयो क्या अनि मैले पनि हुन्छ नि त लाइक अफिस सकेपछि जाउँ न भनेर कुरा भयो क्या अनि अफिस सक्यो हाम्रो होइन सर मलाई बाहिर कारमा वेट गरिरहेको थियो क्या अनि म चट्ट गएँ होइन त्यतिखेर पनि लाइक हाफ प्यान्ट लगाएको थियो हट प्यान्ट हुन्छ नि अलिकति माथिसम्म हट प्यान्ट लगाएको थिएँ अनि सर्ट लगाएको थिएँ त्यो वाइट कलरको ट्रान्सप्यारेन्ट हुन्छ नि भित्र ब्रा देख्नेवाला अनि चट्ट बसेँ म होइन सर मलाई लाइक जिस्की जिस्की बोल्दै गफ गर्दै गइरहेको थिएँ अनि थाइमा हातहरू राखेर सर त पुरै जिस्किन थाल्नुभयो क्या थाइमा पड्काउँदै होइन तल तिमी त क्या सेक्सी छौ है फुच्ची के के के के भन्दै जिस्किरहेको थियो अनि त्यो कुरा गर्दै गर्दै लाइक कफी पनि खाएर अनि त्यतिकैमा लाइक नर्मल टक भएर त्यतिखेर पनि घर फर्केँ क्या अनि लाइक त्यस्तै त्यस्तै बित्दै गयो कुराहरू बित्दै बित्दै गइरहेको थियो अनि यस्तै वान मन्थ पछितिर होला होइन सरसँग लाइक अति नै एट्र्याक्ट भइसकेको थियो क्या म अति नै मनपर्ने भइसकेको थियो मलाई सरको त्यो जति नै जे एजेड भए पनि लाइक बोली सुनिराख्नु मन लाग्ने होइन सर केही नजिक गएर बसौँ यस्तो यस्तो फिल हुन्थ्यो क्या अनि एक दिन लाइक के भयो भने सरले मलाई क्या आज बाहिर जाने हो भनेर सोधेँ क्या अनि कहाँ सर भने अनि देजाबु जाउँ न त भनेर भने के थाहा छ होला नि होइन काठमाडौँको देजाबु केटाहरू अनि देजाबु जाउँ न त भने के अनि त्यसरी ल ल भनेर म पनि बेलुका म तपाईँलाई यति बजी भेट्छु नि त भनेर लाइक टाइम फिक्स गरेर अनि म अफिसबाट निस्केँ क्या अफिसबाट निस्केँ होइन त्यसपछि अनि गएर रेडी हुन गएँ क्या म अनि छ्याट्ट मैले सेक्सीवाला फिटिङ वान पिस लगाएँ क्या पुरै बाहिर के पछाडि ओपन होइन अगाडि पनि पुरै क्ली देख्ने गरेर मजाको सेक्सी लुगा लगाएर गएँ क्या अनि सर त मलाई होइन ठ्याक्क घरको बाहिर लिन आउनु भएछ क्या अनि मैले चाहिँ के भनेको थिएँ घरमा भने मेरो लाइक आज सरसँग अफिसको डिनर मिटिङ छ त्यही भएर जान लागेको भनेर घरमा कुरा मिलाएर म निस्केँ होइन सरले नआउनु भयो सर त मलाई लाइक तलदेखि माथिसम्म हेरेको र घुरिराखेको थियो क्या अनि गयो होइन हामी त्यसपछि लाइक गएर अब त्यहाँ ड्रिङ्क्स स्रिङ्क्स गर्न थाल्यो ड्रिङ्क्सहरू गर्न थाल्यो होइन मजाले कुराहरू गर्थे लाइक हाम्रो त्यहाँनिर अब अति नै क्लोज क्या अब हामी हकसक गर्ने होइन किस त गर्न थालिसकेको थियो क्या त्यसपछि बिस्तारै होइन लाइक यस्तै अराउन्ड एक जति बजिसकेको थियो क्या अनि अब चाहिँ फर्क्यौँ भन्ने कुरा भयो होइन मलाई अलिअलि झ्याप भइसकेको थियो तर त्यस्तो अनकन्ट्रोल चाहिँ भएको थिएन क्या अनि त्यसपछि जाउँ भनेर भने होइन अनि गयो फर्क्यौँ हामी तर घर होइन क्या हामी रिसोर्टमा गयौँ क्या रिसोर्ट बुक गरेर होइन अनि त्यसपछि भित्र छिरेँ है भित्र छिरेँ अनि भित्र छिरिसकेपछि मैले जुत्ता खोलेँ मेरो सरले आफ्नो जुत्ता खोल्नु भयो होइन अनि म सिधै बेडमा गएर उफ्रेर पल्टेँ क्या अनि सर सिँसिँ माथि आएर होइन म माथि माथि चढ्नु भयो क्या माथि चढ्नु भयो अनि लाइक मिस्टेक किस गर्न थाल्नुभयो क्या मलाई त सरले होइन म त अक्कमक्क क्या एकछिन त किस गरिरहेको थिएँ होइन सरले म त लाइक स्पिचलेस के केही बोल्न सकिनँ होइन त्यही म पनि फेलमा किस गर्न थालेँ कि त्यतिखेर सरलाई होइन सरले त बिस्तारै आफ्नो हात के मेरो बुकमा लिएर आएर होइन पुरै एउटा बुक्स त मजाले मसार्न थाल्नुभयो क्या चट्ट ग्राप गर्दै छोड्दै ग्राप गर्दै छोड्दै गर्दा त म त होइन अति फर्ममा आइसकेको थिएँ क्या मेरो बुद्धि त होइन यस्तो वेट भइसकेको थियो कि पानी बगिसकेको थियो आफैलाई लाइक हुन्छ नि पेन्टी भिजेर क्या अनकम्फर्टेबल भइसकेको थिएँ क्या अनि मैले सर मेरो पेन्टी अति वेट भइसक्यो म पेन्टी खोल्छु ल भने कि मैले सिक्दै होइन लाइक केही नेकेट छैन क्या हामी त्यतिखेर लुगामै थिएँ क्या अनि मैले नै त्यस्तो भने क्या मलाई अनकम्फर्टेबल भएर होइन अनि खोल न म पनि खोल्छु भनेको सरले अनि मैले खोलेँ क्या सबै लुगा खोलेर अनि म सावर लिएर आउँछु भनेर म चाहिँ लाइक त्यो रुमको टोइलेटमा गएँ होइन सावर लिन अनि म पनि सँगै आउँ भन्नुभयो क्या अनि मैले आउनु न त भने होइन दुईजना सावरमा आयो त केटाहरू त्यसपछि सावर खोलेर होइन एकअर्कालाई साबुन लगाउँदै मजाले किस गर्न थाल्यौँ क्या यस्तो मलाई त होइन मेरो बुद्धि त क्या चुमुक चुमुक भइरहेको थियो क्या कस्तो गर्न मन लागिसकेको थियो क्या अनि त्यसपछि होइन मजाले सरले म्युट गरिदियो ल प्लिजको एलेक्स अनि त्यसपछि होइन सरले मलाई मेरो बुब्स ग्राप गरेर थियो हात चिप्लिरहेको थियो क्या साबुन चिप्ल चिप्ल होइन क्या मजा आइरहेको थियो नि सरको डिक पनि पुरैमा हातले सरको चाहिँ फेरि यस्तो दामी बिग ब्ल्याक डिक है मलाई चाहिँ कालो मोटो अनि लामो डिक मनपर्छ केटाहरू अनि सरको त्यस्तै थियो कि मैले खोजेकै जस्तो होइन अनि त्यसपछि मजाले चलाइदिन थालेँ क्या हातले होइन रफ गर्दै सरले मेरो बुब्स चलाइरहेको छ म सरको लाँडो चलाइरहेको छु होइन त्यसपछि सरले पनि बिस्तारै सरको हात मेरो बुद्धिमा लगेर मजाले टिसी केलाइदिनु थाल्नुभयो क्या house like Yeah, come on, sir. Yeah, yeah, sir. त्यही कराउनु थाल्यो क्या त्यसपछि त लागेन छिटो छिटो सौरिएर हामी पानीले पुरै पखालेर के साबुनहरू पखालेर त्यहीँ लाइक आधी त भइसकेको थियो लेकिङ होइन पुरै सबै भइसकेको थियो अनि त्यसपछि हामी बेडतिर पुग्यौँ होइन बेडमा गयौँ होइन अनि मलाई सिधै सरले लाइक फ्ल्याट्ट पल्टाउनु भयो क्या अनि पल्टाएर सिधै त्यही मेरो दुइटा खुट्टा समातेर उसको काँधमा राखेर होइन आफ्नो लाडो क्या मेरो बुद्धिमा रफ गर्दै तल माथि तल माथि खेलाउन थाल्नु भयो क्या मेरो लाइक होइन पुरै जिउ त सेक गरिरहेको थियो क्या त्यो जब जाडो हुँदाखेरि काम छ नि त्यस्तै क्या अति सेक भइरहेको थियो क्या त्यसपछि होइन सरले पुरै उसको लाडो त मेरो बिस्तारै बुद्धिमा या <laughs> गरेर मजाले हाल्न सुरु गर्नुभयो या मलाई मजा आउन थाल्यो यस sir. Yeah, बिस्तारै बिस्तारै बिस्तारै माझी स्वर्ग बा मजाले मेरो कुर्तीको त ब्यान्ड बजिरहेको थियो होइन ए अनि भएको त्यो न भनेर होइन शर्मा भएको ठाउँमा आउनु पऱ्यो क्या अनि म चट्ट होइन खुट्टा टेकेर कपाल यस्तोरी माथि सारेर मजाले अनि सरको डिक आफ्नो मुखमा चिब्रोले पहिला जुन डिकको हेड हुन्छ नि म त्यो चाटिन थालेँ क्या गर्दै गर्दै चाट्न थालेँ होइन Bowser, eh, oh, I love your dig. केरातिर पनि क्या गर्दै हुन्छ नि गर्दै केरा चप्प मुखमा लिँदै निकाल्दै लिँदै निकाल्दै गरेर सरको मजाले लाडो चुस्न थाल्यो क्या सर त्यसपछि होइन फर्ममा आयो अब पल्ट्यौ तिमी म तिम्रो बुद्धि झार्छु भन्नु थाल्नुभयो क्या त्यसपछि म च्याट्ट भरेर खुट्टा फ्या गरेर होइन पल्ट्यो क्या पुग्दी होइन टिसीमा फर्स्टमा जिब्रोले गर्थ्यो बिस्तारै खेलाइरहेको थियो क्या त्यसपछि होइन सरको जिब्रो त मेरो बुद्धिमै कि पालमै होइन would be. गर्दै सरले क्या त्यसपछि होइन मलाई सरले डगीमा पल्टाउनु भयो क्या त्यसपछि मेरो चाकमा होइन प्वालमा सरले बिस्तारै थुक लगाएर मेरो प्वालमा सरको लाडो बिस्तारै बिस्तारै गर्दै छिराउनु भयो क्या एक सिद्ध मेरो भनौँ सासै रोकेको जस्तो अर्के क्या गरेर मजाले गर्न थाल्नुभयो क्या सरले त्यसपछि मेरो चाकमा yes yeah yeah sir come on आँखरा आँखरा आँखरा भनेर मेरो मुखमा छि छि झारिदिनु भयो क्या त्यतिखेरको सुकुन होइन यस्तो लाइक चाकबाट लुवाममा निस्किँदाखेरि र मेरो मुखमा झर्दाखेरि सोच न यस्तो मजा आयो क्या लाइक एकदम रिल्याक्स फिल भयो क्या त्यसपछि सरको त्यो स्पम मेरो मुखमा झरेर होइन ल्याप ल्याप चाट्दै मैले निलेको त्यो स्पम लास्टमा उसलाई टाइट हक अनि त्यसपछि हामी बेडमा सुत्यौँ क्या अनि त्यसरी नै लाइक त्यो नाइट भयो अनि उठेर यू हो मेरो सेक्स एकदम बेस्ट सेक्स अब सबैले केटा माथि घरलाई चाहिँ अब सेभेन पोइन्ट एट के बनाउँदा केटा